छैनन् आधुनिक प्रविधिक विकास अघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल उखु पेल्ने कोल ढिकी जाँतो ओखल र ओखल र पानी घट्ट लोप हुँदै गइरहेका छन् करिब तीन दशक अगाडिसम्म यस निकै चलन चल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग बिस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि गलकुतमा घरेलु मेसिन विस्थापनमा परेका गलकुतवासीको भनाइ छ घरेलु प्रवृत्तिसँगै यहाँको मौलिक संस्कृति पनि धराशायी बन्दै जान थालेको छ लोक संस्कृतिमा ख्याति कमाएको गलकुतका लोकबाजाहरू खैजडी मादल डम्फु ढोलकी सनै र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गरेको स्थानीयको भनाइ छ यस क्षेत्रका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोपुँदै गएपछि मौलिक संस्कृति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 भरत पुरेलले बताउनुभयो नौ महिनापछि पछि पहिलो पटक भएको शल्यक्रियामा जना बिरामीले सेवा लिएका छन् हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा पोखर अस्पतालले बिरामीको शल्यक्रिया गरेको हो पहिलो शल्यक्रिया शिविरको रूपमा अस्पतालमा नवनिर्मित अपरेसन थिएटर भवनमा पुनः सञ्चालन भएको पुरीले बताउनुभयो शिविरमा हिमालय आँखा अस्पताल पोखराका chief medical director doctor Indraman महर्जनको नेतृत्वमा रहेको चिकित्सकहरूको टोलीले शल्यक्रिया तथा उपचार गरेको थियो हिमालयन आँखा अस्पताल र नेत्र ज्योतिसङ्घ बाग्लुङको बैठकले नियमित शल्यक्रिया गर्ने निर्णय समेत गरेको छ अब बिरामीको अवस्था हेरेर नियमित शल्यक्रिया हुने व्यवस्था गर्ने निर्णय समेत गरेका छौ पुरीले भन्नुभयो महिनामा एकपटक शिविरका रूपमा हुँदै आएको शल्यक्रिया अब तिन चार दिनको फरकमा हुनेछ धौलागिर अस्पताल आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन उद्घाटनसँगै नियमित शल्यक्रियाको थालनी हुने पुरीले बताउनुभयो बागलुङ बजार बाहिर रहेका आँखा उपचार केन्द्रको स्तरोन्नतिको लागि समेत सङ्घले पहल थालेको छ गलकोट र बोर्तिवाङमा रहेको आँखा उपचार केन्द्रलाई प्रवृत्तियुक्त प्रविधियुक्त र सुविधा सम्पन्न बनाएर बिरामीलाई सेवा दिने सहमति भएको छ बागलुङको पश्चिमका बिरामी र गुल्मीका बिरामीलाई समेत सहज हुने गरी कलकोट र बुर्तीबाङमा सह उपकरण पुर्याउने चौपुरीले भन्नुभयो अब अस्पताल र उपचार केन्द्रहरूमा शल्यक्रिया शिविर चल्नेछन् गर्भवती महिलालाई गर्भ रहेको तीन महिनादेखि सुत्केरी नहुने बेलासम्म कम्तीमा चार पटक स्वास्थ्य संस्था पुर्याउनुपर्छ गर्भमा रहेको बच्चा तथा आमाको अवस्थाबारे नियमित जाँचबाट मात्रै जानकारी हुन्छ नियमित स्वास्थ्य संस्था पुगेर गर्भको जाँच गरेका महिलालाई सुत्केरी समयमा हुन सक्ने खतरा र गर्भ अवस्थामा चाहिने पोषणको विषयमा स्वास्थ्य जानकारी गराउँछन् सामाजिक मान्यता लाज र पारिवारिक कारण अझै पनि गाउँका गर्भवती महिला स्वास्थ्य संस्था पुग्दैनन् खुलेर आफ्ना समस्या स्वास्थ्य जानकारी गराउँदैन परिवारमा चेतना समाजमा सन्देश र महिला स्वयंलाई उत्साहित बनाउँदै स्वास्थ्य संस्थामा पुर्याउनका लागि यहाँको बरेङ गाउँपालिकाले पृथक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ बरेङले कहिले घिउको त कहिले भा भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ संस्थागत सुत्केरी र मातृ शिशु मृत्युदर कम गर्न बरेङले कार्यक्रम ल्याए बनाएको छ गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अन्डा र आयोडिन नुन वितरण र उपाध्यक्षसँग संस्थागत सुत्केरी उपचार कार्यक्रम चालु वर्षमा सञ्चालन गरेको छ गत वर्षमा सञ्चालन गरिएको सुत्केरीलाई रातो भालेर घिउ कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्ष पनि उपहारको कार्यक्रममा निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले बताउनुभयो गाउँपालिकाले यो कार्यक्रम अन्तर्गत सुत्केरीको घर घरमै पुगेर भाले उपहार दिने गरेको छ भाले उपहार पाउनका लागि गर्भवती महिलाले चार पटक स्वास्थ्य संस्था पुगेर जाँच गरेको हुनुपर्छ भने स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने व्यवस्था छ गाउँपालिकामा सुत्केरी भए भएको विवरण स्वास्थ्य संस्था मार्फत गाउँपालिकाको स्वास्थ्य शाखाले सङ्कलन गर्दछ शाखाको विवरणका आधारमा भाले बोकेर उपाध्यक्ष सुत्केरी भेट्न पुग्ने गर्नु भएको छ कार्यक्रमले जाँगर पैदा गरेको छ देखा देख्दा सानो तर मातृ शिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौँ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भन्नुभयो सानो उमेरमा गर्भ बोक्न हुन्न समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावस्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ चालु वर्षको पछिल्लो पाँच महिना महिनामा बरेङमा एकचोटि सुत्केरीले एकसठी सुत्केरीलाई भाले वितरण गरिएको छ छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताउनुभयो बरेङमा एउटा वयस्क कुखुराको भालेलाई एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपियाँसम्म पर्दछ थोरै रकमको भए पनि सरकारले दिन्छ भनेर गर्भवतीहरू खोल्न र दर्ता हुन थालेका छन् अध्यक्ष शर्मा भन्नुहुन्छ जसका कारण हामीले तथ्याङ्क योजना बनाउन सजिलो भएको छ भने घरमै हुने सुत्केरीका कारण रहेको जोखिम कम भएको छ बरिङ गाउँपालिका वडा नम्बर दुई होगदेशिर सुदालामा महिला सचेतनाका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा बोल्दै बरिङ गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले महिलाहरूको विकासको लागि सामाजिक आर्थिक नैतिक रूपले सक्षम गराउनु पर्नेमा जोड दिनुभयो महिलाले सक्षम बनाउन सर्वप्रथम घर परिवारबाटै सहयोग गर्नुपर्ने भन्दै पुनले घर परिवारबाटको सहयोगले महिला जुनसुकै तह र तप्कामा पनि पुग्न सफल हुने बताउनुभयो पुनले महिला सशक्ति एकीकरणको लागि महिला नै जागरूक हुनुपर्ने भन्दै कुनै पनि काममा महिलाहरू भनेर पछि नहटिकन अगाडि बढ्नुपर्ने पुनको भनाइ छ प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्धनको लागि राज्यले अधिकारमा आधारित विकास अवधारणाको अवलम्बन अवलम्बन गरी नीतिगत कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू सञ्चालन गरेको बताउँदै विभेदकारी कानुनहरू हटाई हरेक तह र तबकामा महिलाहरूले सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित क्षमताले वृद्धि गर्न यस्ता खालका कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो कार्यक्रममा बने गाउँपालिका वडा नम्बर दुईका सचिव सिमाना छन्ट्याल पुनले पञ्जीकरण तथा वडा नम्बर दुई होग्दे शिरमा रहेको सबै योजनाका बारेमा महिला सहभागिताको विषयमा सहजीकरण गर्नुभएको थियो त्यस्तै बने गाउँपालिकाका सहायक महिला विकास निरीक्षक निशा गिरीले महिलाको वर्तमान अवस्था मानव अधिकार महिला सम्बन्धी मौजुदा कानून आमा समूह दर्ता तथा महिला सशक्तिकरण सम्बन्धी सहजीकरण गर्नुभएको थियो त्यस्तै स्टाफ नर्स मार्टिना थापाले महिलाको प्रजनन क्षमता गर्भावस्था पोषण पाठेघर तथा स्तन क्यान्सर लगायत महिला स्वास्थ्य सम्बन्धी सहजीकरण गर्नुभएको थियो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश थापा शिक्षा अधिकृत सूर्यप्रसाद शर्मा लगायतले अन्य विविध विषयमा सहजीकरण गर्नुभएको थियो कार्यक्रम बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षता तथा वन गाउँपालिका वडा नम्बर दुईका सचिव सिमाना सन्त्यालको सन्त्याल पुनको सञ्चालनमा सम्पन्न भएको थियो स्वास्थ्य सेवाको पहुँच कम भएका बस्तीहरूमा पहुँच पुर्याउन बरेङ गाउँपालिकाले पालिकाको विभिन्न बस्तीमा स्वास्थ्य इकाइ स्थापना गर्न थालेको छ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले ब्यानर पढेर वार्ड नम्बर एक धुल्लुबासकोट लुगरुङमा सामुदायिक स्वास्थ्य इकाइको आज उद्घाटन गर्दै इकाइ प्रमुख अयव शर्मिला सिरिज पुनलाई इकाइको साँचो हस्तान्तरण गर्नुभएको हो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शर्माले सामाजिक एकता बिना विकास निर्माण कार्य सम्भव नभएको भन्दै अब बरेङका जुनसुकी बस्तीमा बस्ने नागरिकहरू स्वास्थ्य सेवा लिनका लागि आधा घण्टाभन्दा बढी हिँड्नु नपर्ने बताउनुभयो पालिकाका स्वास्थ्य संस्थाबाट प्राप्त हुने औषधि स्वास्थ्य इकाइमा उपलब्ध हुने हुँदा ढुक्क भएर सेवा लिन शर्माले आग्रह गर्नुभएको थियो भरिङ गाउँपालिका स्वास्थ्य संयोजक पद्मबहादुर पुनले दुर्गम स्थानका आम नागरिकले पनि स्वास्थ्य लाभ लिन सक्ने गरी ल्याइएको योजनामा सबै नागरिक हातेमालो गर्दै गर्दै साथ सहयोग गर्नुपर्ने बताउनुभयो आर्थिक वर्षमा नै स्वास्थ्य सेवा भवन निर्माणको काम पुरा गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाइएको पुनले बताउनुभयो स्वास्थ्य इकाइलाई स्थायी रूपमा सञ्चालन गर्नका लागि समुदायको महत्त्वपूर्ण भूमिका हुने पुनको भनाइ छ कार्यक्रममा समाजसेवी चित्रबहादुर केसीले जनताले चाहे अनुसारको विकास हुँदै गइरहेको भन्दै गाउँ कार्यपालिकाको प्रशंसा गर्दै केसीले तत्कालका लागि सामुदायिक भवनबाट स्वास्थ्य सेवा प्रदान भए पनि व्यवस्थित स्वास्थ्य इकाइको भवन निर्माणका लागि जग्गा उपलब्ध भइसकेको र अब इकाइका नाममा पास गर्न मात्रै बाँकी रहेको बताउनुभयो बरेङ गाउँपालिका वार्ड नम्बर एकका वडा अध्यक्ष नरसिंह पुनले महामारीको रूपमा फैलिएको कोभिड उन्नाइसको सङ्क्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै पालिकाले पाँच सयको कोभिड अस्पताल निर्माण गरिएको बताउनुभयो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दस सयको आधारभूत अस्पताल निर्माण निर्माणमा पालिका लागिरहेको बताउनुभयो स्वास्थ्य इकाइबाट अब शर्मिला शिरिष पुन र अनमी नवीना थापा गरी दुईजना स्वास्थ्य कर्मीहरूले त्यस क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नेछन् अहिलेसम्म झन्डै दुई घन्टा हिँडेर स्वास्थ्य संस्था जानुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी प्रकट गर्दै यो स्वास्थ्य स्वास्थ्य इकाइबाट बरे गाउँपालिका वार्ड नम्बर एकका लुगरुङ कोकदिल्प कोकलदीप जैमिनीको नेवारी छोट डाँडा लाम लामडाँडा किटनी नामदुक लगायतका नागरिकले सेवा लिन सहज भएको कार्यक्रममा सहभागीले बताएका छन् कार्यक्रम बहरेङ गाउँपालिका वार्ड नम्बर एकका वडा अध्यक्ष नरसिंह पुनको अध्यक्षता तथा शिक्षक धुमराज ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो यसैबीच बहरेङ गाउँपालिका वार्ड नम्बर एक लुङरुङमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाइ व्यवस्थापन समिति तथा सल्लाहकार समितिको गठन भएको छ वडा अध्यक्ष नरसिंह पुनको अध्यक्षतामा सात सदस्यीय स्वास्थ्य इकाइ व्यवस्थापन समिति गठन भयो भएको हो समितिको अन्य सदस्यहरूमा वार्ड नम्बर एकका दलित महिला सदस्य गङ्गा छेत्री सुनार समाजसेवी चित्रबहादुर केसी महिला स्वास्थ्य स्वयंसेवक मनरूपा आचार्य वार्ड सचिव विष्णु चालिसी तथा इकाइ प्रमुख शर्मिला शिरिष पुन रहनु भएको छ कार्यवाहक अध्यक्षमा चित्रबहादुर केसी चयन हुनुभएको छ खबर खबरसँगै साँझ सात बजेको गलकुत खबरका कामे अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोट क्षेत्रको रैथाने प्रविधि लोप हुँदै ताराखोला गाउँपालिकामा लघु उद्यम विकास समितिको बैठक सम्पन्न नौ महिनापछि धौलागिरा आँखा अस्पतालमा शल्यक्रिया बागलुङमा प्रभावकारी बन्दै